तपाईँको मुटुमा तपाईँको मायाप्रति तपाईँको आफ्नो मान्छेप्रति उम्लिएका मायाका भावनाहरू तपाईँका सन्देशहरू एसएमएस मार्फत राख्ने कार्यक्रम हो तपाईँको मुटुको कुरालाई तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउनुको लागि आज पनि आइसकेको छु म तपाईँ पनि आफ्नो मनका कुराहरू आफ्नो मान्छेको मुटुसम्म पुर्याउन चाहनुहुन्छ भने तपाईँ एसएमएस गर्न सक्नुहुन्छ एसएमएस गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर यच यस टाइप गर्नुहोस् एक स्पेस छोडेर मुटुदेखि मुटुसम्मको छोटो रोग यम यम टाइप गर्नुहोस् एक स्पेस छोडेर आफ्नो एसएमएस सन्देश छोटो एसएमएस सन्देश लेखेर तपाईँको नाम र ठेगानासहित त्रिचालिस त्रिचालिसमा पठाउनुहोला तपाईँको म्यासेज हामी अहिले नै पढ्नेछौँ र आज हामीलाई धेरै एसएमएसहरू प्राप्त भइसकेको छ गत साताको पनि एसएमएसहरू बाँकी छन् र तपाईँ एसएमएस गर्दै गर्नुहोला आर्यस लेख्नुहोस् एक स्पेस छोड्नुहोस् यम यम लेख्नुहोस् र एक स्पेस छोडेर आफ्नो सन्देश त्यसै गरी नाम र ठेगाना लेखेर त्रिचालिस त्रिचालिसमा एसएमएस पठाउँदै गर्नुहोला अहिलेको लागि भने तपाईँको लागि राख्दैछु यो सुमधुर साङ्गीतिक आवाज पर्यो निकै नै सुन्दर साङ्गीतिक आवाज राखेँ मैले तपाईँको लागि कार्यक्रम मुटुदेखि मुटुसम्ममा हुनुहुन्छ तपाईँ यतिखेर प्रविधिबाट मलाई साथ दिँदै हुनुहुन्छ मुसु मुसु हाँसेर अनेक प्रीतले र म छु तपाईँको एसएमएसहरू आउने क्रम छन् म गत साताको एउटा एसएमएस राख्न चाहन्छु गत साता मैले यो एसएमएस पढ्न भ्याएको थिइनँ र एसएमएसमा अगाडि लेखिएको छ शुभरात्रि चन्द्रजी भन्नुभएको छ मेरो तर्फबाट पनि यहाँलाई शुभरात्रि भन्न चाहन्छु र रात्रिकालीन अभिवादन पनि तपाईँको लागि म कान्छुको टेडी बियर फ्रम हेटौँडा चार भन्नुभएको छ कान्छुको टेडी बियर भन्नुभएको छ नाम चाहिँ लेख्नु भएको छैन हेटौँडा चारबाट हामीलाई एसएमएस गर्नुभएको छ उहाँ अगाडि लेख्नुहुन्छ missing you so much Kanchhu I जानु Alka hope you missing me as much as I do भन्नुभएको छ I love you Kanchhu please Kanchhu call गर न भन्नुभएको छ साथीले एसएमएस पठाउनु भएको थियो कान्छुको टेडी बियर भन्नुभएको थियो तपाईँलाई धेरै धेरै धन्यवाद छ एसएमएसको लागि आगामी दिन पनि तपाईँको यस्तै एसएमएस आउनेछ म आशा गर्छु त्यसै गरी अर्को एसएमएस पढ्न चाहन्छु म आज प्राप्त भएको एसएमएस पढ्दैछु एसएमएस पठाउनु भएको छ अगाडि लेखिएको छ एसएमएसमा हेलो हाउ आर यु दादा इट्स मी निगिता फ्रम खोला भन्नुभएको छ निकिताजीले खोलाबाट हामीलाई एसएमएस गर्नुभएको छ निकिताजी एसएमएसको लागि धेरै धेरै धन्यवाद मैले केही नाम उच्चारण गलत गरेको भए पनि सरी भन्न चाहन्छु उहाँले अगाडि लेख्नुहुन्छ फुलै फुलको बासना दिन काँडा फुल्यौ किन म त फुले माया लिन तिमी सक्छौ दिन भन्नुभएको छ निकै नै राम्रो सायरी सायद प्रश्नवाचक सायरी कसैको लागि समर्पित होला तपाईँको आफ्नो मान्छेको लागि वेल तपाईँको यो एसएमएस तपाईँको यो भावना तपाईँको मुटु देखि तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुगिसकेको छ म यही आशा गर्छु त्यसै गरी अर्को एसएमएस छ उहाँले अगाडि लेख्नुभएको छ हेलो हाउ आर यु भन्नुभएको छ म सन्चै छु अलिअलि रुगा लागेको छ जाडो महिना तपाईँलाई पनि त्यस्तै भएको होला सायद उहाँले अगाडि लेख्नुहुन्छ दादा इट्स उहाँले अगाडि लेख्नु भएको छ निकिताजीले नै लेख्नुभएको रहेछ इट्स निकिता फ्रम हाडी खोला उहाँले दुईचोटि एसएमएस गर्नुभएको रहेछ उहाँको एसएमएस मैले पढिसकेको छु <laughs> र त्यसै गरी अर्को एसएमएस राख्न चाहन्छु उहाँले एसएमएसमा अगाडि लेख्नु भएको छ निर्जला लामा फ्रम हाडीखोला सिद्धकाली भन्नुभएको छ निर्जलाजीले हामीलाई हाडीखोलाबाट सम्झनु भएको छ निर्जलाजी तपाईँलाई धेरै धेरै धन्यवाद छ एसएमएसको लागि उहाँले अगाडि लेख्नुहुन्छ हाय दादा के छ खबर भन्नुभएको छ सन्चै छु तपाईँलाई पनि आरामै होला यही अपेक्षा गर्छु खास भन्नुपर्दा माई क्लास अल फ्रेन्डलाई मिस यु एन्ड स्पेसली एसलाई भन्नुभएको छ उहाँले आफ्नो यसलाई स्पेसल्ली मिस गरिरहनु भएको छ उहाँको यस तपाईँ कहाँ हुनुहुन्छ तपाईँले तपाईँको मान्छेले तपाईँलाई सम्झिरहनु भएको छ उहाँलाई फोन गर्नुहोला एसएमएस गर्नुहोला यही भन्न चाहन्छु निर्जलाजी एसएमएस गरिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को एसएमएस पढ्न चाहन्छु उहाँले अगाडि लेख्नु भएको छ हाई दाजु म हाँडी खोला एक गोगन पानीबाट अभागी एन्ड दुखी युनिसा थिङ मलाई धेरै माया गर्ने उसैलाई I miss you I love you so much भन्न चाहन्छु भन्नुभएको छ हाडीखोलाबाट गोगन हाडीखोला एक गोगन पानीबाट एसएमएस गर्नुभएको थियो अभागी एन्ड दुखी युनिसा थिङ भन्नुभएको छ आफूलाई अभागी नसोच्नुहोला दुखी नसोच्नुहोला तपाईँको दुःखलाई बाँडिदिने तपाईँसँगै रोइदिने तपाईँलाई रुँदा रुँदै हँसाउने एउटा चेष्टा गर्ने तपाईँको आफ्नो मान्छे तपाईँसँग छ म यही आशा गर्छु युनिसाजी एसएमएस गरिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ तपाईँ एसएमएस गर्न चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा जानुहोस् एचआरएस टाइप गर्नुहोस् एक स्पेस छोडेर यम यम टाइप गर्नुहोस् र आफ्नो सन्देश र नाम ठेगाना लेखेर त्रिचालिस त्रिचालिसमा एसएमएस गर्दै गर्नुहोला अहिलेलाई भने तपाईँको लागि राख्दैछु यो सुमधुर साङ्गीतिक आवाज से निगाह न कर ले शरारत किसी से मोहब्बत किसी से दुपट्टा दुपट्टा सरक रहा है मेरा दिल धड़क रहा है दुपट्टा सरक रहा है मेरा दिल धड़क रहा है निकै नै सुन्दर साङ्गीतिक आवाज राखेँ मैले तपाईँको लागि हाम्रो टेक्निसियन मित्र अनिलजीलाई पनि धेरै मनपर्ने गीत थियो उहाँ पनि मुसु मुसु हाँसिरहनु भएको छ तपाईँ हुनुहुन्छ यतिखेर कार्यक्रम मुटुदेखि मुटुसम्ममा र मुटुदेखि मुटुसम्ममा छु म तपाईँकै साथी चन्द्र तपाईँको एसएमएसहरू लिँदैछु एसएमएस लिनुभन्दा अगाडि पुनः एकपटक एसएमएस गर्ने तरिका भन्न चाहन्छु तपाईँ पनि आफ्नो मुटुको सन्देश आफ्नो मुटुको धड्कनको आभास आफ्नो मान्छेको मुटुसम्म पुर्याउन चाहनुहुन्छ भने हामीलाई एसएमएस गर्न सक्नुहुन्छ एसएमएस गर्नका लागि यचआरएस टाइप गर्नुहोस् एउटा खाली ठाउँ छोडेर यम यम लेख्नुहोस् र एउटा खाली ठाउँ फेरि छोडेर तपाईँ तपाईँको सन्देश नाम र ठेगाना लेखेर त्रिचालिस त्रिचालिसमा एसएमएस पठाउनुभयो भने हाम्रो हातमा पर्नेछ त्यसै गरी तपाईँ हामीलाई फेसबुक मार्फत पनि आफ्नो सन्देशहरू छोड्न सक्नुहुन्छ फेसबुक मार्फत सन्देश छोड्नका लागि W W W dot Facebook dot com slash radio सर्भरको पेजमा गएर तपाईँले एसएमएस छोड्न सक्नुहुनेछ अबको क्रममा भने म पुनः तपाईँको एसएमएसलाई स्थान दिँदैछु कार्यक्रममा र यो एसएमएसमा अगाडि लेखिएको छ के कारणले तिमी मसँग रिसायौ Kale I am sorry but I love you my Kali from Parsa जिल्ला बिरुवा बिरुवा गुठी तिन भन्नुभएको छ उहाँले आफ्नो नाम लेख्नुभएको छैन पर्सा तिन बिरुवा गुठीदेखि हामीलाई एसएमएस गर्नुभएको छ टाढाबाट सम्झिनुभयो साथी तपाईँलाई धेरै धेरै धन्यवाद छ साँच्चै नै तपाईँकी काली तपाईँसँग के कारणले रिसाउनु भयो मलाई पनि थाहा भएन तर यदि तपाईँकी कालीले तपाईँको यो कार्यक्रम अर्थात् रेडियो सर्भर सुन्दै हुनुहुन्छ भने म आग्रह गर्न चाहन्छु कालीजी उहाँलाई उहाँसँग रिसाएर नबस्नुहोला उहाँलाई सम्झिँदै गर्नुहोला यही आग्रह गर्छु र साथीलाई धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु त्यसै गरी अर्को एसएमएस छ बिहानीमा ढोका खोलेर हेर घामको किरण आउनेछ मनको ढोका खोलेर हेर निगिताको माया पाउनेछ भन्नुभएको छ निकिताजीले हामीलाई एसएमएस गर्नुभएको छ मिठो सायरी लेखेर उहाँको सायद आफ्नो मान्छेको लागि समर्पित थियो यो सायरी निकिताजी तपाईँलाई धेरै धेरै धन्यवाद छ एसएमएसका लागि त्यसै गरी अर्को पनि एसएमएस लिन चाहन्छु यो एसएमएसमा अगाडि लेखिएको छ हेलो दादा खाना भयो हजुरहरूको टिमको भन्नुभएको छ अवश्य पनि खाना खाइसकेका छौँ हामीले र उहाँ अगाडि लेख्नुहुन्छ दादा म चाहिँ सिरु मगर नयाँ बस्तीबाट है भन्नुभएको छ दादा आज म मेरो सिसको जन्मदिनको शुभकामना भन्नुभएको छ सायद उहाँले आफ्नो माइली दिदीको जन्मदिनको शुभकामना दिन चाहनुभएको थियो उहाँको एसएमएस पुरा प्राप्त भएको छैन सिरुजी तपाईँलाई धेरै धेरै धन्यवाद छ एसएमएसको लागि र सरी भन्न चाहन्छु तपाईँको एसएमएस पुरा पढ्न पाइनँ मैले र तपाईँको माइली दिदीलाई हाम्रो तर्फबाट पनि many many happy returns of the day happy birthday to you भन्न चाहन्छौँ र आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्दछौँ त्यसै गरी अर्को एसएमएस प्राप्त भएको छ यो एसएमएसमा अगाडि लेखिएको छ हेलो चन्द्रजी खाना भयो भन्नुभएको छ आहा खाना भइसकेको छ तपाईँको पनि भयो होला आशा गर्छु र उहाँ अगाडि लेख्नुहुन्छ म ध्रुव रेग्मी अभागी मान्छे फ्रम हेटौँडा एकबाट भन्नुभएको छ ध्रुवजीको नाम धेरै सुन्ने गर्थेँ अरू एफएमबाट पनि र हाम्रो एफएममा पनि सायद पहिलो सहभागिता हुनसक्छ हाम्रो ध्रुवजीको उहाँले अगाडि लेख्नुहुन्छ नानु के छ खबर किन रिसाएको प्लिज नरिसाउन ल मिस यु भन्नुभएको छ उहाँको नानु सायद उहाँसँग रिसाइरहनु भएको छ नानुजी नरिसाउनु होला आफ्नो मान्छेसँग रिसाउनु हुँदैन कहिलेकाहीँ बनावटी रिसाइमा पनि माया छ अरे त्यो बेला रिसाउनु स्वाभाविकै हो तर सधैँभरि रिसाउनु चाहिँ हुँदैन यो सजेसन भनौँ या मेरो मनको कुरा तपाईँलाई राखेँ र धेरै धेरै धन्यवाद छ साथी तपाईँले एसएमएस गरिदिनु भयो आगामी दिनमा पनि ध्रुवजीको यस्तै एसएमएस आउनेछ म यही अपेक्षा गर्दछु त्यसै गरी अर्को एसएमएस लिन चाहन्छु उहाँले अगाडि लेख्नुभएको छ म युनिसा थिङ कसरी नभनौँ म तिमीसँग टाढा हुँदा मन यो दुख्छ आफ्नो नभनौँ त ठिकै छ मलाई त सम्झिदिए पुग्छ भन्नुभएको छ सायद आफ्नो मनको पीडा पोख्दै हुनुहुन्थ्यो आफ्नो मान्छेलाई आ युनिसाजी एसएमएस गरिदिनु भयो धेरै धेरै धन्यवाद छ एसएमएस आउने क्रम जारी छ अर्को पनि एसएमएस लिन चाहन्छु विज्ञापनको बेला पनि भइसकेको छ तपाईँलाई एउटा गीत पनि सुनाउनु पर्ने बेला भएको छ र अहिलेलाई भने तपाईँको लागि गीत राख्नुभन्दा अगाडि एउटा एसएमएस पुनः पढ्न चाहन्छु एसएमएसमा अगाडि लेखिएको छ इट्स बी निगिता लामी छाने फ्रम हाडी खोला भन्नुभएको छ निगिताजीले हामीलाई एसएमएस गर्नुभएको छ निगिता नाम गरेको धेरै साथीहरूले एसएमएस भएको छ खै एउटै पढ्नुभयो या फरक फरक पढ्नुभयो म पनि कन्फ्युजनमा छु र निगिताजीले अगाडि लेख्नुहुन्छ आहा जीवनको यात्रा लामो छ आयु छोटो भए पनि सम्झना गर्दै गर्नु जाति टाढा भए पनि भन्नुभएको छ सायद टाढा हुनुभएको आफ्नो मान्छेलाई मुटुदेखिको आफ्नो भावना मुटुसम्म पुर्याउने चेष्टा गर्दै हुनुहुन्थ्यो निकिताजी एसएमएस गरिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ फटाफट मोबाइल निकाल्नुहोस् मोबाइलको म्यासेज बक्समा गएर यच आर यस टाइप गर्नुहोस् त्यसपछि एउटा खाली ठाउँ छोडेर यम यम लेख्नुहोस् र एउटा फेरि खाली ठाउँ छोडेर तपाईँको छोटो सन्देश र नाम ठेगाना लेखेर त्रिचालिस त्रिचालिसमा एसएमएस पठाउनुहोस् त्यसै गरी तपाईँ फेसबुक प्रयोग गर्न चाहन् गर्नुहुन्छ भने तपाईँले W W W dot Facebook dot com slash radio सर्भरको पेजमा गएर पनि आफ्नो एसएमएसहरू छोड्न सक्नुहुनेछ अहिले भने तपाईँको लागि एउटा गीत राख्ने बेला भइसकेको छ गीतपछि लिनेछु छोटो व्यावसायिक विश्राम तपाईँ पनि एसएमएस गर्दै गर्नुहोला मोबाइलको म्यासेज बक्समा गएर एचआरएस स्पेस यमयम र स्पेस लेखेर आफ्नो एसएमएस र रा नाम ठेगाना लेखेर त्रिचालिस त्रिचालिसमा एसएमएस पठाउँदै गर्नुहोला अहिलेको लागि यो गीत दे दिया है तुझको मैं तेरा हूँ तेरा कटे ना कटे लेता है ये करवटे दिन मेरा दिल दिल को सुनाए बतिया आ तुझ में बिताऊ रतिया हो तू मुझ में कहीं पे बस जा अभिभावक वर्ग शुभचिन्तक तथा सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक धन्यवाद शैक्षिक शिक्षा दुई हजार एकहत्तरका लागि आकाश मेमोरियल होस्टेल सानो पोखरामा नयाँ विद्यार्थी भर्ना खोल्यो शान्त पारिवारिक वातावरणमा निम्न कक्षाहरूमा सिट खाली रहेको बेहोरा पनि जानकारी गराउँदछौ कक्षा एक दुई तिन चारमा जम्मा सातजना कक्षा पाँच छ सात आठ र नौमा जम्मा छजना कक्षा दसका निमित्त जम्मा चारजनाको निमित्त सिट खाली रहेको छ सम्पर्क आकाश मेमोरियल होस्टल हेटोडे चार सानो पोखरा सम्पर्क नम्बर शून्य सन्ताउन्न पाँच एक्काइस तिन सय पन्ध्र मोबाइल नम्बर अन्ठानब्बे चार चौन्न शून्य शून्य शून्य छैसठी साबुन निर्मूल कामै निर्मूल यसको गल्ली गल्लीमा चर्चाले हामी नेपालीहरूको चाहना साबुन निर्मूल डन्डी फोर चाया पोतो सबै निर्मूल साबुन निर्मूल घाउ खातिर झर्दैन कपाल झर्दैन कपाल झर्दैन छाया निर्मूल पारी छाला चम्काउँछ छाला चम्काउँछ पसिनाको कुरो त हटाउँछ यसले हाय निर्मूल फेसवास हामी प्रयोग गरौँ सारा नेपालीले साबुन निर्मूल हो यो कामै निर्मूल यसको सम्पर्क हेटौँडा चार स्कुल रोड फोन नम्बर अन्ठानब्बे चार सन्ताउन्न पचहत्तर दुई सय त्रिपन्न अन्ठानब्बे चार पचास पच्चिस नौ तेत्तिस निर्मूल भए अरू किन खोज्ने खोज्ने वरिष्ठ छाती पेट मुटु तथा मधुमेह रोग विशेषज्ञ डाक्टर निभव मेडिकलमा नेसनल टिचिङ हस्पिटलका वरिष्ठ छाती पेट मुटु तथा मधुमेह रोग विशेषज्ञ डाक्टर महेश्वर प्रसाद यही कार्तिक उनातिस गते शनिबारका दिन निभम मेडिकलमा आउनुहुने भएको हुँदा सम्पूर्ण छाती पेट मुटुको समस्या भएका तथा मधुमेह सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै काठमाडौँका वरिष्ठ आयुर्वेद फिजिसियन तथा सर्जन डाक्टर शिवशंकर यादव यही कार्तिक उनातिस गते शनिबारका दिन आउनुहुने भएकाले पायल्स फिस्टुला फिसर आदि दीर्घरोग सम्बन्धी उपचार गर्नुका साथै पायल्स फिस्टुला फिसर आदिको छारसूत्र पद्धतिबाट शल्यक्रिया पनि गरिन्छ यहाँ वरिष्ठ रेडियोलोजिस्ट डाक्टर शम्भु शाहबाट भिडियो एक्सरे गर्नुका साथै प्रत्येक दिन बिरामी जाँच ल्याब परीक्षण सेवा एक्सरे सेवा नेबुलाइजेसन सेवा इलेक्ट्रोकटी मेसिनबाट मुसा कोठी खिल तथा डन्डीफोर आदिको उपचार गरिन्छ सम्पर्क स्थान Nivam medicine and health care centre Hetauda दस मेन रोड प्रणामी भवन Makwanpur dental and health care प्रणाली सँगै सम्पर्क नम्बर शून्य सन्ताउन्न पाँच छब्बिस एक सय एक्काइस मोबाइल नम्बर अन्ठानब्बे शून्य उनातिस छैसठी शून्य चालिस पुग्छ ढल्लाउँदै बाजा बजाउँदै गीत रुजाउँदै आए हुँदा भन्दै स्वागत गरेको तपाईँ सुन्न हुनुहुन्छ radio Sarowar ninety two point यो छोटो व्यावसायिक विश्रामपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा श्रोता यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च अनि कार्यक्रम मुटुदेखि मुटुसम्मको साथमा छु प्रविधिका साथी अनिलसँगै म चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्ममा विशेष गरी तपाईँको आफ्नो मुटुको कथाहरू तपाईँको आफ्नो मुटुको सन्देशहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने गर्छौँ हामी तपाईँ एसएमएस गर्न सक्नुहुन्छ त्यसै गरी फेसबुक मार्फत पनि तपाईँ आफ्नो मनका कुराहरू लेखेर पठाउन सक्नुहुन्छ जब जब रात छिप्पिँदै जान्छ तब बढ्छ याद अनि सुटुको एसएमएस गर्न मन लाग्छ आफ्नो मान्छेलाई जब म आउँछु तपाईँको एसएमएसको पोको बोकेर तब लाग्छ म आभास हो तपाईँहरूको पवित्र प्रेमको जो छ एउटा आवाज भनेर तपाईँहरूको मुटुदेखि मुटुसम्म हो तपाईँ पनि आफ्नो मनका आभासहरू तपाईँका मुटुका आभासहरू तपाईँको आफ्नो मान्छेलाई पुर्याउन चाहनुहुन्छ भने अथवा तपाईँको आफ्नो मान्छेको मुटुमा धड्कन बनाएर धड्काउन चाहनुहुन्छ भने उठाउनुहोस् मोबाइल टाइप गर्नुहोस् यच आर्यस एक स्पेस छोड्नुहोस् यम यम लेख्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको सन्देश नाम र ठेगाना लेखेर त्रिचालिस त्रिचालिसमा एसएमएस पठाउनुहोस् त्यति मात्र होइन तपाईँ फेसबुक प्रयोग गर्नुहुन्छ भने W W W dot Facebook dot com slash radio सरोवरको पेजमा गएर पनि आफ्नो म्यासेजहरू छोड्न सक्नुहुनेछ अबको क्रममा भने ढिला नगरी तपाईँको अर्को एसएमएस पढ्न चाहन्छु र यो एसएमएसमा अगाडि लेखिएको छ हाई दादा हावार यु भन्नुभएको छ म सन्चै छु तपाईँलाई पनि सन्चै होला म यही आशा गर्छु र उहाँले अगाडि लेख्नुहुन्छ म शर्मिला नगरकोटी प्लिज मेरो साथीलाई फोन गर्नु भन्नु न ल भन्नुभएको छ शर्मिलाजीले हामीलाई एसएमएस गर्नुभएको छ शर्मिलाजीको साथी तपाईँ कहाँ हुनुहुन्छ तपाईँको साथी शर्मिलाले तपाईँलाई कुरिरहनु भएको छ एकचोटि जसरी हुन्छ फोन गर्नुहोला तपाईँ कुन कुनामा हुनुहुन्छ जुनसुकै कुनामा हुनुहुन्छ भने पनि तपाईँले तपाईँकी शर्मिलाको आभास गरिसक्नु भएको होला तपाईँको मुटुमा एकचोटि फोन गरिदिनु होला प्लिज म यही आग्रह गर्छु र त्यसै गरी अर्को एसएमएस छ यो एसएमएसमा अगाडि लेख्नुभएको छ हाई दादा खाना खानुभयो भन्नुभएको छ मैले खाइसकेँ तपाईँले पनि खानुभयो होला र उहाँले अगाडि लेख्नुभएको छ म बस्तीपुर आहा म Barunjang Karki from Hetauda I say only I love you my dear भन्नुभएको छ उहाँले आफ्नो मान्छेलाई आई लभ यु डियर मात्र भन्न चाहनु भएको छ वरुणजङजी तपाईँले एसएमएस गरिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ आगामी दिनमा पनि तपाईँको यस्तै मायाको हामी अपेक्षा गर्छौँ र त्यसै गरी अर्को एसएमएस पढ्न चाहन्छु यो एसएमएसमा अगाडि लेखिएको छ हाई दादा खाना खानुभयो भन्नुभएको छ खाइसकेको छु म बस्तीपुरबाट छुच्ची नेम मात्र छुच्ची हो दादा मेरो एसएमएस मेरो मनको यमलाई अति धेरै निष्ठुरी निष्ठुरी नबन न ल I miss you and love you धेरै यादले सताउँछ युको भन्नुभएको छ आहा आउन मान्छेलाई सम्झेर लेख्नुभएको छ उहाँले मान्छे नाम मात्रै छुच्यो <laughs> मान्छे चाहिँ छुची छैन भन्नुभएको छ अवश्य पनि मायालु पाराले एसएमएस लेख्नुभएको छ मायालु नै हुनुहुन्छ मलाई पनि यस्तै लाग्छ र उहाँको आफ्नो यमलाई उहाँले धेरै निष्ठुरी नभन्नु न ल भन्नुभएको छ यमजी निष्ठुरी नभन्नु होला तपाईँको छुचीले तपाईँलाई कुरिरहनु भएको छ तपाईँको एसएमएस तपाईँको कललाई कुरिरहनु भएको छ फोन गर्नुहोला र छुचीजी तपाईँलाई धेरै धेरै धन्यवाद छ एसएमएस गरिदिनु भएकोमा त्यसै गरी अर्को एसएमएस छ एसएमएस आउने क्रम बढिरहेको छ माथिबाट तल सर्छ एसएमएस पनि तलको माथि पर् पर्ला भनेर अलिकति डर लाग्छ म माफी माग्न चाहन्छु साथीहरू केही गरी गल्ती भयो भने मलाई माफ गरिदिनु होला र अर्को एसएमएस छ दादा के छ हालखबर खबर मि रेसु फ्रम हेटौँडा भन्नुभएको छ म सन्चै छु तपाईँलाई पनि सन्चै छ होला रेसुजी र रेसुजीले अगाडि लेख्नुहुन्छ मेरो कुल भोइ मसँग धेरै रिसाउनु भएको छ I'm sorry and love you so much नरिसाउनु भनिदिनु ल प्लिज कल कल रिसिभ गर्नु भनिदिनु ओके दादा बाई भन्नुभएको छ आहा तपाईँको कुल बोइले पनि कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ अहिले होला यतिखेर कुल बोइजी होला धेरै कल रिसिभ गर्नुहोला तपाईँको आफ्नो मान्छेले तपाईँलाई कुरिरहनु भएको छ आफ्नो फोन उड्छ कि भन्ने प्रतीक्षामा उहाँ हुनुहुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद छ रेसुजी एसएमएसको लागि त्यसै गरी अर्को पनि एसएमएस पढ्न चाहन्छु दादा I am Samir from Jitpur Bara भन्नुभएको छ समीरजीले जितपुरदेखि हामीलाई सम्झनु भएको छ समीरजी टाढादेखि हामीलाई सम्झनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ र समीरजी अगाडि लेख्नुहुन्छ पहिलो नजरमा नै मन पराए तर भन्नै सकिनँ त्यसैले फेरि भेट्ने प्रयास गर्दैछु सानो भन्नुभएको छ पहिलो भेटमै माया बस्छ अरे माया गर्नेहरू यस्तै भन्छन् आहा उहाँको सानोको लागि एसएमएस रहेको थियो समीरजीले हामीलाई जितपुर बाह्रदेखि एसएमएस गर्नुभएको थियो सानुजी कहाँ हुनुहुन्छ तपाईँसँग पहिलो नजरमै माया बसेछ हाम्रो साथीको सम्झँदै गर्नुहोला उहाँलाई नबिर्सनुहोला यही भन्न चाहन्छु र अहिलेको लागि भने कन्ट्रोल रुमबाट हाम्रा प्राविधिक साथी अनिलजीले मिठो सुमधुर साङ्गीतिक आवाज बजाइसक्नु भएको छ तपाईँको लागि यो सुमधुर साङ्गीतिक आवाज बहती था वो उड़ती पतंग सा था वो कहा गया उसे ढूंढो बहती हवा सा था वो उड़ती पतंग सा था वो कहा गया उसे ढूंढो हम्म, हमको तो राहें थी चलाती वो खुद अपनी राह बनाता गिरता संभलता मस्ती में चलता था वो कल की फिक्र सताती वो बस आज का जश्न मनाता हर लम्हे को खुल के जीता था वो कहा से आया था वो छुके हमारे दिल को कहा गया उसे ढूंढ छाओ के जैसा रेगिस्तान में गाँव के जैसा मन के घाव पे मरहम जैसा था हाँ वो हम सहने से रहते कुएं में वो नदिया में गोते लगाता उल्टी धारा चीर के तैरता था वो से ढूंढो हमको तो राहें थी चलाती वो खुद अपनी राह बनाता हा हा बेती हवा साथ हो यो निकै नै सुन्दर साङ्गीतिक आवाज राखेँ मैले तपाईँको लागि र तपाईँको एसएमएस आउने क्रम जारी छ कार्यक्रमको समय लगभग लगभग सकिने तर्खर पनि छ सकिने लागिसकेको छ तपाईँको एसएमएसहरू अझै बाँकी छन् र यो एसएमएस पढ्न चाहन्छु एसएमएसमा अगाडि लेखेको छ hello hello bro it's me unique watch and mobile centre भन्नुभएको छ हेटौँडा फो सीमा चोक भन्नुभएको छ unique watch and mobile centre Hetauda चारबाट हामीलाई एसएमएस आएको छ थ्याङ्क यू सो मच भन्न चाहन्छु unique watch and mobile centre Hetauda चारका प्रोभाइडरलाई त्यसै गरी तपाईँको सम्पूर्ण टिमलाई उहाँले अगाडि लेख्नुभएको छ लाभा मोबाइल चाहिएमा हामीलाई सम्झनु होला है भन्नुभएको छ Iris x eight one into five हामी कहाँ पाउनुका साथै आउनुहोला मिलाएर दिन्छौँ भन्नुभएको छ <laughs> धेरै धेरै धन्यवाद छ साथी तपाईँले एसएमएस गरिदिनु भयो अवश्य पनि यतिखेर रेडियो सर्भर सुन्दै गर्नुभएका श्रोताहरू तपाईँ कहाँ आउनुहुन्छ सायद मोबाइल किन्नको लागि तपाईँले आफ्नो व्यापार व्यवसाय पनि प्रमोट गर्न सक्नुहुन्छ रेडियो सर्भरबाट सम्झन सक्नुहुन्छ पाँच पच्चिस एक सय अठारमा फोन गरेर तपाईँले विज्ञापनहरू पनि टिपाउन सक्नुहुन्छ यो मौकामा भनिदिइहालेँ मैले पनि त्यसै गरी अर्को एसएमएस पनि राख्न चाहन्छु एसएमएसमा अगाडि लेखेको छ हाई दाई भुजा भयो भन्नुभएको छ भुजा भइसकेको छ मेरो अब फेरि खाने बेला भयो कि जस्तो लाग्यो <laughs> अलि छिट्टै आउनुपर्ने अफिस छिट्टै खाइयो छिट्टै आयो फेरि दोहोऱ्याएर खानुपर्ने अवस्था पो आउँछ है केही छैन उहाँले अगाडि लेख्नुभएको छ it's me Durga Shrestha from Harnamadi नौ धुलीखेलबाट भन्नुभएको छ हर्नमाडी नौदेखि हामीलाई सम्झिनुभयो दुर्गाजी तपाईँलाई धेरै धेरै धन्यवाद छ दुर्गाजी अगाडि लेख्नुहुन्छ धुली खेलमा हुनुहुन्छ माई बाबु बाबु लेख्नुभएको होला बाडु लेख्नुभएको छ I love you so much and miss you lot भन्नुभएको छ सम्झनु भएको छ आफ्नो बाबुलाई तपाईँको बाबुले सायद काठमाडौँमा रेडियो सर्भर अलि सुनिँदैन कि <laughs> तैपनि केही छैन तपाईँको मुटुको यो आभास सायद तपाईँको आफ्नो मान्छेले पनि महसुस गरिसक्नु भएको होला दुरी टाढा भएर पनि केही हुँदैन मायामा माया गर्नेहरू यस्तै भन्छन् म पनि यस्तै भन्छु सायद म यहाँ रेडियोबाट बोलिरहेको छु मेरो आफ्नो मान्छे पनि कतै एउटा कुनामा बसेर सुनिरहनु भएको होला मेरो मुठुलाई मेरो आवाजलाई मेरो आभासलाई सायद मुटुमा धड्कन बनाएर धड्काइरहनु भएको होला तपाईँको आफ्नो मान्छे पनि यतिखेर यो अन्धकार रातमा तपाईँलाई सम्झेर यस्तै आवाजहरू गरिरहनु भएको होला खैर तपाईँलाई धेरै धेरै धन्यवाद छ एसएमएस गरिदिनु भएकोमा दुर्गाजी त्यसै गरी अर्को एसएमएस लिन चाहन्छु यो एसएमएसमा अगाडि लेखिएको छ मुना हेटौँडा पाँचबाट हेटौँडा पाँच सानो पोखराबाट भन्नुभएको छ मुनाजीले हामीलाई हेटौँडा पाँच सानो पोखरादेखि सम्झनु भएको छ मुनाजी तपाईँलाई धेरै धेरै धन्यवाद छ र साथी अगाडि लेख्नुहुन्छ हाई दाई के छ भन्नुभएको छ मलाई सन्चै छ तपाईँलाई पनि सन्चै छ होला मुनाजी म मुना श्रेष्ठ भन्नुभएको छ मुना श्रेष्ठजीले हामीलाई सानो पोखरादेखि एसएमएस गर्नुभएको छ प्लिज मेरो साथीलाई नरिसाइ नरिसाउनु भनिदिनु एन भन्नुभएको छ उहाँले पुरा एसएमएस हामीलाई प्राप्त भएन उहाँको सायद धेरै लेख्नुभएको थियो होला जे होस् मैले बुझेँ तपाईँको साथी यतिखेर रिसाइरहनु भएको छ तपाईँसँग मुनाजीको साथी तपाईँ यतिखेर रेडियो सर्भर सुन्दै हुनुहुन्छ मुटुदेखि मुटुसम्ममा यो चन्द्रको आवाज सुन्दै हुनुहुन्छ भने मेरो आवाजबाट यही भन्न चाहन्छु तपाईँको मुनाजीको भावना तपाईँ नरिसाउनुहोस् आफ्नो मुनासँग बोल्नुहोस् जसरी हुन्छ बोल्नुहोस् फोन गरिहाल्नुहोस् डायल गरिहाल्नुहोस् उहाँको नम्बर सायद तपाईँसँग छ होला र नौ बजेर छप्पन्न मिनट गइसकेको छ स्टुडियोको घडीमा अबको क्रममा तपाईँको लागि यो सुमधुर साङ्गीतिक आवाज 저 साँच्चै नै आफ्नो मान्छेको माया साथ छ भने आहा जय गर्न पनि तयार हुन्छ नि माया गर्नेहरू र थ्याङ्क यू सो मच भन्न चाहन्छु सम्पूर्ण साथीहरूलाई आज ज जसले हामीलाई एसएमएस गर्नुभयो हामीलाई आज जम्मा जम्मी उन्नाइसजना साथीहरूले एसएमएस गर्नुभएको थियो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद त्यसै गरी तपाईँले यतिखेर रेडियो सर्भर सुनेर साथ दिनुभएका कार्यक्रम सुनेर साथ दिनुभएका तपाईँ सम्पूर्ण श्रोताहरूलाई पनि मेरो तर्फबाट धेरै धेरै धन्यवाद तपाईँ एसएमएस गर्न सक्नुहुन्छ जुनसुकै बेला गर्दै गर्नुहोला हामी आगामी साता तपाईँको एसएमएसलाई पढ्नेछौँ कार्यक्रममा त्यसका लागि यचआर यचआरएस टाइप गर्नुहोस् एक स्पेस छोडेर यम लेख्नुहोस् र एउटा खाली ठाउँ छोडेर तपाईँको एसएमएस नाम र ठेगाना लेखेर त्रिचालिस त्रिचालिसमा एसएमएस गर्न सक्नुहुनेछ तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव दिन सक्नुहुन्छ सल्लाह सुझावका लागि कार्यक्रम मुटुदेखि मुटुसम्म रेडियो सरोवर बयानब्बे दशमलव पाँच मेगा हर्च हेटौँडा चार नारायण मल हेटौँडा र आज तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै प्रविधिका साथी अनिल प्रीतलाई पनि धेरै धेरै धन्यवाद भन्दै आजको लागि कार्यक्रम मुटुदेखि मुटुसम्मबाट म तपाईँकै साथी चन्द्र पनि छुट्टिने अनुमति चाहन्छु हवस् त नमस्ते शुभरात्री तेरी कसम